हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा आउने कार्यक्रम मुक्तक मालाको समय आज पनि श्रोता सुरु भइसकेको छ प्रविधि संयोजनमा आज पनि कविताजी हुनुहुन्छ म छु मदन भण्डारी हामी रहनेछौँ एघार बजेसम्म तपाईँहरू समक्ष एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा तपाईँले हामीलाई पूर्वमा अहिले सुनिरहनु भएको छ त्यस्तै सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ र हाम्रो website W W W dot radio vision dot com dot NP log on गरेर पनि तपाईँले संसारका जुनसुकै कुनामा रहेर एकैसाथ सुन्न सक्नुहुन्छ मोबाइलको प्ले स्टोरमा गएर हाम्रो पात्रो भन्ने एप डाउनलोड गरेर पनि हाम्रो पात्रको रेडियो लिस्टमा गएर भिजन तपाईँले सुन्न सक्नुहुन्छ श्रोता तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार श्रोता नबुझ्दासम्म म बेकार बुझेपछि ठिक हुन सक्छु नबुझ्दासम्म म बेकार बुझेपछि ठिक हुन सक्छु असलसँग सहमति खराबलाई तार्किक हुन सक्छु म आफ्नै स्वतन्त्र विचारको परिधि मन पराउँछु मित्र मस्तिष्कले सम्झे दूर मनले सम्झ नजिक हुन सक्छु मस्तिष्कले सम्झे दूर मनले सम्झ नजिक हुन सक्छु हामीले आज यसरी नै मनले सम्झेका छौँ मुक्तकमा भन्नुभए जस्तै अनि उहाँलाई नजिक नजिक खिचेका छौँ यो मुक्तक श्रोता निलञ्जला भारद्वजीको कार्यक्रम मुक्तक मालाको आजको यो वसाईमा मुक्तकार निलञ्जला भारद्वजीका यिनै मिठा मुक्त खरबहरूसँगै श्रोता मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यो वसाई मिठो बसाइरहनेछ मसँग कार्यक्रमको सुरुवातमा मैले बोलेको मुक्तक निलञ्जला भारतजीको मुक्तक अनि उहाँ रहनुहुनेछ हामीसँग कार्यक्रमभरि आज पहिलोपटक रेडियोमा पहिलोपटक अन्तर्वार्ता पहिलोपटक आफ्नो मुक्तक कसैलाई सुनाउँदै हुनुहुन्छ उहाँले कार्यक्रम मुक्तक मालामा यो उहाँसँगको आजको कुराकानी पक्कै यादगार हुनेछ मिठो हुनेछ मैले यही अनुमान लगाएको छु मैले उहाँकै मुक्तक लिएँ अर्को एउटा नियति र व्यवस्थामा चुटिँदाको पीडा के हो नियति र व्यवस्थामा छुटिँदाको पीडा के हो काखबाट प्यारो मुटु छुटिँदाको पीडा के हो ती आमालाई सोधिएर कहाँ दुख्छ घाउ भनी आफ्नै सामु जवान छोरी लुटिँदाको पीडा के हो आफ्नै सामु जवान छोरी लुटिँदाको पीडा के हो आज मुक्तक निलञ्जला भारतवशीको कार्यक्रमबारे सुन्नेछौँ उहाँसँगको भलाको सारी म लिएर आउनेछु केही समय पश्चात अहिले भने कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली स्वरूप यो गीत तपाईँहरू समक्ष राख्दैछु गीत पश्चात आउँछु उहाँसँगको भलाको सारी लिएर आउँछु गीत छोटो सुन्नेछौँ र आज उहाँकै मुक्तकमा हामी रमाउनेछौँ अहिले यो गीत गीत पश्चात म आउनेछु कविताजी आउनुहुनेछ निलञ्जला भारतजीसँग हामी आउनेछौँ रेडिभिजन कार्यक्रम मुक्तकमाला सुन्दै गर्नुहोस् ल राति ठुला तिम्रा दुई नजरले हेरी दिए मलाई चाहिन हर लोला आदरणीय श्रोता अहिले कार्यक्रम मुक्तक मालाको यो वसैमा निलञ्जला भारद्वजी हामीसँग हुनुहुन्छ म उहाँसँग कुराकानी अब तपाईँहरू समक्ष जोड्दैछु निलञ्जलाजी स्वागत छ कार्यक्रम मुक्तक मालामा तपाईँलाई धन्यवाद के गर्दै हुनुहुन्छ केमा व्यस्त हुनुहुन्छ हिजो आज आज धेरैभन्दा धेरै तपाईँका मुक्तकभित्र हामी रमाउनेछौँ सुरुमा मुक्तक नै सुनौँ होला हजुर हजुर वाचन त त्यति राम्रो छैन भाइ पहिलो प्रयास गर्दैछु है घरबार मात्र होइन निल सहर दिन्छु भन्छौ खोक्रिएको शरीरभित्र रहर दिन्छु भन्छौ घरबार मात्र होइन निल सहर दिन्छु भन्छौ खोक्रिएको शरीरभित्र रहर दिन्छु भन्छौ धनले माया किन्न कहाँ सकिन्छ र प्रिय धनले माया किन्न कहाँ सकिन्छ र प्रिय फुलै फुलको मौसम सबै प्रहर दिन्छु भन्छौ फुलै फुलको मौसम सबै प्रहर दिन्छु भन्छौ राम्रो वाचन गर्नु रहेछ नि अर्को मुक्तक सुनौ त सँगै जति पनि सुन्यो होला सबै मेरा अतीत थिए सकुनीको जाला जस्तै नेति बस घटित थिए जति पनि सुन्यो होला सबै मेरा अतीत थिए सकुनीको जाला जस्तै नियति बस घटित थिए अह गल्ती मेरो छँदै छैन उनलाई बिर्सिदिनुमा अह गल्ती मेरो छँदै छैन उनलाई बिर्सिदिनुमा राखेकै हो मुटु नजिक उनी आफै पतित थिए राखेकै हो मुटु नजिक उनी आफै पतित थिए निकै मिठो मुक्तक लेख्नुहुन्छ पहिलो पटक है तपाईँ आफ्ना मुक्तक प्रत्यक्ष यसरी कसैलाई सुनाउँदै हुनुहुन्छ हजुर म पहिलो पटक भाइ योभन्दा अगाडि सुनाएको छैन रेडियोमा पनि पहिलो पटक होला पहिलो पटक हजुर न कुनै साहित्यिक कार्यक्रममा जानुहुन्छ न कुनै रेडियोको कार्यक्रममा आफ्ना रचना पठाउनुहुन्छ किन यति मौन किन यो उदासी ए त्यस्तो मनै नभएर पनि होइन भाइ अलिकति फुर्सद नभएर पनि होला त्यस्तो भएर पनि होला अनि बिस्तारै अब हतार नगरेको पनि होला नि बिस्तारै जाउँला नि पारिवारिक साथ आफ्नाहरूको सपोर्ट नभएको पो हो कि कि के भएर केले रोकिराखेको छ तपाईँलाई यसरी बाहिर कुनै पनि कार्यक्रममा आउनको लागि गाँसिनको लागि होइन मलाई त्यस्तो रोकावट केही पनि छैन सबैको सपोर्ट छ म आफै अलिकति भिडभाड मन नपराउनु भएर पनि होला अनि अलिकति मेरो कर्तव्यहरूबाट टाढा हुन नखोजेर पनि होला मैले घरको कामहरूलाई फर्स्ट प्रायोरिटी दिनु भएर त्यति निस्किन सकिरहेको छैन बिस्तारै निस्किन्छु म भइरहने विभिन्न साहित्यिक कार्यक्रमहरूमा जाउँ आफू पनि सहभागी बनौँ केही सुनौ केही सुनाउँ त तीव्र हुन्छ होला है मनमा कहिलेकाहीँ हुन्छ कहिलेकाहीँ हुँदैन त्यो त मोडमा भर पर्ने कुरा नहो धेरै छन् कुरा जोड्दै जाउँला तपाईँको मुक्तक पनि हामी सुन्दै गरौँ मुक्तक नै सुनौँ जात धर्म भन्दा माथि मानवता फगत हुन्छ सबको नचा भित्र बग्ने उस्तै रातो रगत हुन्छ जात धर्म भन्दा माथि मानवता फगत हुन्छ सबको भित्र बग्ने उसै रात रगत हुन्छ झुट्टा हुन्थी धर्मालम्बी जसले फरक जात रचे झुट्टा हुन्थी धर्मालम्बी जसले फरक जात रचे समान राखौँ हेर्ने दृष्टि बल्ल सुन्दर जगत हुन्छ समान राखौँ हेर्ने दृष्टि बल्ल सुन्दर जगत हुन्छ अर्को मुक्तक सँगै सुनौ न हामी उड्न खोज्छु आकाशमा कालो निलो दलिन देख्छु लाग्न खोज्छु घरको सङ्घार रोइरहेको बलिन देख्छु उड्न खोज्छु आकाशमा कालो निलो दलिन देख्छु लाग्न खोज्छु घरको सङ्घार रोइरहेको बलिन देख्छु आँखा तर्सन बाध्यता र विवशताका जन्जिरहरू आँखा तर्सन बाध्यता र विवशताका जन्जिरहरू छटपटाउँदै ऐना हेर्छु आफ्नो मुहार मलिन देख्छु छटपटाउँदै ऐना हेर्छु आफ्नो मुहार मलिन देख्छु निलञ्जलाजी मलाई जान्न मन लागेको कुरा तपाईँ आफ्नो रचना मुक्तक होस् या गजल कविता जे होस् लेखिसकेपछि पहिलोपटक कसलाई देखाउनुहुन्छ कसलाई सुनाउनुहुन्छ मैले पहिलोपटक फेसबुकको भित्तामा राख्छु भाइ कसैलाई पनि देखाउँदिनँ घरमा खास त होइन हजुर हजुर अनि त्यही साथीहरूले हेर्नुहुन्छ साथीहरूको कमेन्टहरू आउँछ साथीहरूले मन पराइदिनुहुन्छ कसैले उहाँको मनमा छोएर वा भन्नुहुन्छ होला कसैले हावाको भरमा वा भन्नुहुन्छ होला त्यो आफ्नो ठाउँमा छ उहाँहरूको एउटा होला नि त हेर्ने दृष्टि सोच्ने कुराहरू होला होइन उहाँहरूले नै गर्नुहुन्छ त्यो मैले कसैलाई पनि पहिलोचोटि देखाउँदिनँ सामाजिक सञ्जाल फेसबुकमा राख्नुहुन्छ लेखिसकेपछि अनि त्यहीँबाट प्रतिक्रिया त्यहीँबाट माया पाउनुहुन्छ हामी पनि फेसबुकमै जोडिएका हौँ तपाईँसँग तपाईँका सुन्दर मुक्तकले लोभ्याएको मलाई पनि मौन रहेका ओठहरूलाई खोल्न मन लाग्यो अनि आज कार्यक्रम मुक्तक मालामा तपाईँसँग बस्न मन लाग्यो यसरी साहित्यतर्फको तपाईँको रुचि चाहिँ कसरी बढ्यो म सानैदेखि लेख्थेँ अलिअलि स्कुल पढ्दाखेरि पनि लेख्थेँ कहिले काहीँ गाइन्थ्यो कहिले काहीँ नाचिन्थ्यो साहित्यको विधा भनेको त नाचगान पनि हो हुन त होइन त्यसको विधा एउटा यो मुक्तक पनि हो अनि मैले चाहिँ सामाजिक एउटा सञ्जालमा एउटा पेजमा एड भएको थिएँ त्यति बेला अधिकारी सरलाई भेट्न सफल भएँ उहाँको मुक्तकहरू देख्थेँ अनि उहाँसँगै अरू साथीहरूको पनि मुक्तकहरू देख्थेँ विशेष त मलाई सुनिल अधिकारी सरको मुक्तकले निकै भोग्याउँथ्यो उहाँको मुक्तक पढ्दा आहा जस्तो लाग्थ्यो निकै मिठो मुक्तक लेख्नुहुन्छ कार्यक्रम मुक्तक मालामा पनि उहाँसँग हामीले बलाकुसारी गरेका छौँ हजुर तपाईँ कुरा जोड्दै हुनुहुन्थ्यो भन्नुहोस् न अझै त्यसपछि उहाँसँगै मैले सिक्ने कोसिस गरेँ पहिलोचोटि मुक्तक लेखेर पठाएँ तर त्यो मुक्तक भएको डरिन त त्यो कविता भएको रहेछ मलाई थाहा थिएन उहाँलाई सर मेरो मुक्तक कस्तो छ भनेर भनेको उहाँले यो त मुक्तक भएन नि मिलन बेलाजी यो त कविता भयो भनेर हाँस्नु भएन मलाई अलिकति अप्ठ्यारो पनि लाग्यो त्यसपछि गर्दै जाँदा बिस्तारै लेख्न थालेँ पछि उहाँलाई फलो गर्दै गएँ उहाँको रचनालाई उहाँलाई भन्दा पनि अनि त्यसपछि मैले उहाँलाई हेरेर नै अनि धेरै कुराहरू लेख्न थाल्दै गएँ मुक्तकमा औँला समाएर कलम समाएर लेख्न सिकाउने सुनिल अधिकारी हुनुभयो त्यसो हुँदा एकदमै उहाँले मलाई कख गबाट नै सिकाउनु भएकै हो लेखनमा सक्रिय रूपले चाहिँ कहिलेबाट लाग्नुभयो त्यसपछि भयो होला दुई ढाई वर्ष जति भयो होला त्योभन्दा अगाडि त मैले सामान्य एउटा भावनाहरू खोरेर राख्थेँ फेसबुकहरूमा पोस्टहरू गर्थेँ सामाजिक सञ्जालतिर राख्थेँ अनि तर यसरी यो मुक्त सम्बन्धी अनुप्रासित गरेर यसरी तेस्रो अरब नै यो स्वतन्त्र बनाएर यसरी लेख्नुपर्छ अनि चारवटै लाइनले एउटा भाग बोल्नुपर्छ गाउँदाखेरि एउटा गीत जस्तै मिठो भन्नुपर्छ लयमा बग्नुपर्छ यसलाई मुक्त भनिन्छ यस्तो कुराहरू मलाई थाहा थिएन मैले उहाँबाट धेरै कुराहरू सिकेँ साथै अरू साथीहरू पनि हुनुहुन्छ जसले मलाई धेरै ऊर्जा दिनुभयो धेरै हौसला दिनुभयो यहाँसम्म पुग्न अहिले सफल भएँ म आज हजुरसँग छु पहिले पहिले पनि खुब लेख्नुहुन्थ्यो तर कुनै नियम कुनै सीमाभित्र बाँधिएर लेख्नुहुन्न त्यो स्वतन्त्र रूपले लेख्नुहुन्थ्यो अहिले भने सबै कुरालाई बुझ्दै बुझ्दै लेख्नु भएको छ होइन हामी मुक्तक सुनिरहेका छौँ मुक्तकको आनन्द सम्पूर्ण आदरणीय प्रिय मुक्तक मनहरूमा बाँडिरहेका छौँ मुक्तक नै सुनौ भोको पेटलाई भोजन देऊ पाप होइन धर्म गर नाङ्गो जिउलाई वस्त्र देऊ उस्तै पुण्य कर्म गर भोको पेटलाई भोजन देऊ पाप होइन धर्म गर नाङ्गो जिउलाई वस्त्र देऊ उस्तै पुण्य कर्म गर तिमी घुम्ने मन्दिरभरि भोकै राखिदिनुदेखि तिमी घुम्ने मन्दिरभरि भोकै राति दिन दुखी भित्र पछि ढुङ्गामाथि दुध पुग्न चर्म गर भित्र पछि ढुङ्गामाथि दुध पुग्न चर्म गर मुक्तकमा व्यङ्ग्य व्यङ्ग्यमा मचा कार्यक्रम मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्चमा निलञ्जला भारद्वजी अहिले हामीसँग हुनुहुन्छ कुराकानीको क्रममा अर्को मुक्तक सुनौँ घरमा रहे छोरीहरू बाउआमालाई गाह्रो भन्छन् बाहिर रहे छोरीहरू छिल्लेकाको तारो भन्छन् घरमा रहे छोरीहरू बाउआमालाई गाह्रो भन्छन् बाहिर गए छोरीहरू छिल्लेकाको तारो भन्छन् सृष्टि गर्छन् यिनै छोरी अनि गर्जन धान्ने यिनै सृष्टि गर्छन् यिनै छोरी अनि गर्जन धान्ने यिनै बिहे भए छोरीहरू दाइजो आउने धारो भन्छन् बिहे भए छोरीहरू दाइजो आउने धारो भन्छन् निकै मनसुने मुक्तक तपाईँसँग मैले केही समय अघि भलाकुसारी गर्दाखेरि टेलिफोन वार्तालाप गर्दाखेरि मैले लेखेका मुक्तकहरू चाहिँ केही लामा भएका प्रतिक्रियाहरू आइराखेका छन् लामा हरफ लेख्छु रे म भन्ने आरोप लागिराखेको छ भन्ने कुरा तपाईँले मसँग सुटुक्क सेयर गर्नुभएको थियो के चाहिँ यस विषयमा थोरै भनिदिनुहोस् न यस्तो हो भाइ खासमा चाहिँ मैले भन्न खोजेको कुरा के भन्दाखेरि यो एउटा लेखन भनेको भावनाको खेती नै हो होइन साहित्यकारहरूले हरेक विधाहरू साहित्यमा कलम चलाउँदा कोही कविता लेख्नुहुन्छ कोही उपन्यास लेख्नुहुन्छ कोही मुक्त कोही सेयर कोही गजल होइन सबैले आफ्नो आफ्नो एउटा धार बनाएर बग्नु हुँदो रहेछ मैले पनि एउटा मुक्तकलाई धार बनाएर यहाँसम्म आइपुगेको छु लेख्दै जाँदा कहिलेकाहीँ त्यो भावना त्यस्तै बहकिएको बेलामा हुन्छ नि सायद त्यो बेलामा अलिकति लामो किसिमको फुल्ने होला कि त्यस्तो आउने होला देख्दाखेरि होइन अनि कतिपय अग्रजहरूकै पनि मभन्दा धेरै माथिल्लो स्तरका अग्रजहरूकै अथवा जुनियरहरूकै पनि त्यो कमेन्टहरू आइरहेको हुन्छ तपाईँले लेख्ने मुक्तकहरू अति लामो हरकको भयो धेरै अक्षरको भयो यसलाई छोट्याएर लेख्नु वाचन गर्दा बग्दैन कृतिहरू निकाल्दाखेरि राम्रो हुँदैन यस्तो कुराहरू आइरहेको हुन्छ उहाँहरूको यो सल्लाह एकदमै जायज सल्लाह छ होइन त्यसलाई म नाजायज भन्दिनँ मैले मनन गर्नुपर्छ राम्रो कुरालाई अग्रजहरूको कुरालाई आत्मसात गर्नुपर्छ तर कस्तो भन्दाखेरि मेरो एकदम नितान्त विचार है मुक्तक छोटो छ भनेर त्यहाँ जहाँ भाव छैन जहाँ मर्म छैन त्यसमा चार लाइनमा अनुप्रासित अथवा मतलब तिन लाइनमा अनुप्रासित भएर तेस्रो हरफ स्वतन्त्र भयो भन्दैमा छोटो छ भन्दा त्यसलाई म मुक्तक मान्दिनँ होइन त्यसले जुन मुक्तकले भाव बोल्न सक्दैन जुन मुक्तकले सुन्ने मान्छेको मन छुन सक्दैन त्यो मुक्तक म मान्दिनँ होइन र लामो भयो भनेर एकदमै त्यो अक्षर गनेर लेख्नै पर्छ र लामो भयो भनेर अनि त्यो मुक्तक मुक्तक होइन पनि म भन्न सक्दिनँ लामो भयो भने पनि त्यसले भित्र मर्म छुन्छ भने कसैको मनमा छुन्छ भने त्यसलाई मुक्तक मान्नुपर्छ जस्तै एउटा वाचनमा बग्ने र नबग्नेको कुरा हो त्यसलाई बगाउन सक्नुपर्छ स्वयं लेख्नेले लामा हरपका मुक्तकहरू पनि मजाले लयमा बगाउन सकिन्छ कृति निष्कासन गर्ने बेलामा चाहिँ अलिकति त्यसलाई एडिटिङ गर्नुपर्ने हुनसक्छ अलिक छोटो बनाएर राख्नुपर्ने हुनसक्छ त्यो भनेको दुई चार वर्षपछिको कुरा हो मेरो अहिले प्लानिङ चाहिँ होइन त्यति बेला एडिटिङ गर्ने भनेको गराउँदा तर मैले आज सुनिरहँदा मलाई त त्यस्तो महसुस भएन लामो पनि छ यहाँ <laughs> तर कस्तो भन्दाखेरि वाचन गर्दाखेरि लामोले अलिक भिन्दै मोडमा लैजान्छ के होइन लैजान्छ अहिले मैले छोटो मुक्तकहरू वाचन गरिरहेको छु यसले भिन्दै छ होइन लामोले अलिकति भिन्दै गहिराइमा लान्छ के लामा मुक्त हरपहरू केही पट्यार लाग्दा हुन्छन् भनिन्छ नि त्यो अलिकति मान्छेहरूको त्यो मुडमा पनि फरक पर्छ उहाँहरूले सुन्ने आफ्नो सोचमा पनि फरक पर्छ उहाँले कसरी लिनुहुन्छ होइन त्यसमा पनि फरक पर्छ पक्कै पनि हो हामीले जसरी हुन्छ मिठा लेख्नुपर्छ आफ्ना विशेषताहरू हुन्छन् श्रोता कार्यक्रम मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू र निलञ्जलाजीको यो विशेषता छ र हामी अब भने यति कुराकानी गरिसकेपछि लामा मुक्त खरबहरू सुन्नेछौँ मुक्तक सुनौँ मैले यहाँ यसो हेर्नुपर्छ है त मैले एउटा दुइटा राखेको थिएँ तर अहिले मसँग छोटो छोटो भएको कारणले गर्दाखेरि म हेर्दैछु खोज्दैछु यही विषयलाई लिएर नै मैले लामो एउटा दुइटा मुक्तकहरू यहाँनिर राखेको थिएँ मलाई थाहा थियो हजुरले सोध्नुहुन्छ भनेर हजुर हजुर <laughs> पक्कै पनि तर पनि मसँग आज पुरानो पुरानो मुक्तकहरू मात्रै मेरो हातमा पऱ्यो नयाँ मुक्तकहरू त्यति ल्याउन सकिनँ मैले मैले एउटा लामो हरकको मुक्तक यसरी वाचन गरेर सुनाउँछु यसरी लयमा बगाउँछु अरूलाई मन नपर्न सक्छ तर मेरो मद्वारा रचित यो रचना म आफैलाई मनपर्छ उहाँहरू जसले छोटो सुन्नुहुन्छ उहाँहरूले मुक्तक नमान्न सक्नुहुन्छ उहाँहरूको अधिकारको कुरा हो यो तर मैले मुक्तक मान्छु मेरो नथाप्नु पसल निस्वार्थताको यहाँ त चम्किलो मुहार पुरिएको हुन्छ हार्दर्शन शालीनता जित्छ उही जो गमण्डको महात्मा पुरिएको हुन्छ नथाप्नु पसल निस्वार्थताको यहाँका चम्किलो मुहार कुरिएको हुन्छ हार्दछन् शालीनता जित्छ वै जो कमण्डको मातमा कुरिएको हुन्छ निश्चल र पवित्र मन चाहिन्छ उस्तै निष्कपट मन चिन्नको लागि निश्चल र पवित्र मन चाहिन्छ उस्तै निष्कपट मन चिन्नको लागि कहाँ देखिन्छ हेर्दा बाहिरी आँखाले यो त छातीभित्र पुरिएको हुन्छ कहाँ देखिन्छ हेर्दा बाहिरी आँखाले यो त छातीभित्र पुरिएको हुन्छ वाचनमा पनि एउटा कला हुन्छ पक्कै पनि बडो मिठो वाचन हुँदो रहेछ अनि तपाईँले वाचन गर्दाखेरि चाहिँ त्यो महसुस हामीलाई नहुँदो रहेछ होइन अरूले पनि यसरी आफैले यस्तो हो त्यो लेख्ने मान्छेमा पनि भर पर्छ लामो लेख्दा होस् छोटो लेख्दा होस् आफैले वाचन गरेर लेख्नुपर्छ वाचनमा बगाउन सक्नुपर्छ जसरी हुन्छ लय ल्याउनु त हो नि लामोमा होस् छोटोमा होस् पक्कै पनि हो हामी मुक्तक सुनिरहेका छौँ मुक्तकको आनन्द लुटिरहेका छौँ मुक्तक नै सुनौँ जिताएर अरूलाई तयार हुन्छ कोही सदैव हार्नको लागि कोही खर्चिन्छ चन्दामा रहर मजबुर हुन्छ मन मार्नको लागि जिताएर अरूलाई तयार हुन्छ कोही सदैव हार्नको लागि कोही खर्चिन्छ चन्दामा रहर मजबुर हुन्छ मन मार्नको लागि लुट्न लुट्छ अरूको खुसी मनमुटु पत्थरको बनाएर कोही लुट्नु लुट्छ अरूको खुसी मनमुटु पत्थरको बनाएर कोही आफ्नै दिलमा छुरा झस्छ अरूको दिल खुसी पार्नको लागि आफ्नै दिलमा चुरा दर्शक अरूको दिल खुसी पार्नको लागि लामा मुक्त खराबहरू छोटा मुक्त खराबहरू मुक्त खराबहरू यस विषयमा हामीले थोरै केही बेर कुराकानी गऱ्यौँ अब भने कार्यक्रममा थोरै रमाइलो तपाईँको आफ्नो पाटोतिर जाउँ म तपाईँलाई छोटा छोटा प्रश्न राख्नेछु तपाईँले मलाई त्यसरी नै छोटो छोटो उत्तर दिनुहोला तपाईँ तयार हुनुहुन्छ नि तपाईँको घर मेरो घर काठमाडौँ मनमाइज्यू हालको बसाई हो तपाईँ विवाहित कि अविवाहित म विवाहित भए घरमा को को हुनुहुन्छ मेरो छोरा छोरी मेरो सासू ससुरा मेरो श्रीमान हुनुहुन्छ ओहो तपाईँको रुचि मेरो रुचि खासै यही नै हो भन्ने त छैन होइन सानोमा चाहिँ मलाई मिस बन्नु मन लाग्थ्यो <laughs> होइन तर बन्न सकिएन मिस यही नै हो भन्ने छैन घरभित्र बस्छु बच्चाहरूसँग रमाउँछु आफ्नो परिवार सम्हाल्छु होइन यसरी नै चलिरहेको छ कहिले के हुन्छ त्यो मुड अनुसार हुन्छ नि रुचि त होइन त खास यही नै हो भनेर एउटा लक्ष्य चाहिँ छैन तपाईँलाई मनपर्ने नेपालका तीन मुक्तकारहरू मेरो गुरुदेव जसको नाम पर्दा मैले उहाँलाई सर्वप्रथम उहाँकै नाम दिन्छु उहाँको भाव उहाँको शब्द उहाँको लय होइन अनि सबैभन्दा उहाँको राम्रो बानी भनेको धेरैलाई सिकाउन खोज्नुहुन्छ कि घरको नमानिकन केही सोध्यो भने नि आफ्नो काम थन्काएर पनि उहाँले सिकाउनु भएको बानी मलाई एकदमै राम्रो लाग्छ सुनिल अधिकारी सुभद्रा अधिकारीको छोरा सुनिल अधिकारी म उहाँको नाम लिन्छु अनि एकदमै राम्रो लेख्नुहुन्छ राजन सिलवाल दाजु अनि निशा केसी बिजु मलाई एकदमै उहाँ तिनजना एकदमै राम्रो लाग्छ र कार्यक्रम मुक्तक माला श्रोताले सुरुवाती दिनदेखि नै सुन्दै आइरहनु भएको हो भने ज जसको नाम तपाईँले अहिले लिनुभयो उहाँहरूसँग मैले भलाखुसारी गरिसकेको छु कार्यक्रममा खुसी लाग्यो <laughs> मलाई पनि जीवनमा अहिलेसम्ममा तपाईँले पढ्नु भएको उत्कृष्ट तिन कृतिहरू विश्वभक्त दुलाल राइटरको नयाँ घर हजुर मलाई एकदमै मन परेको उहाँको अनि तारालाल श्रेष्ठ ज्यूको सपनाको समाधि हजुर हजुर अनि सुबिन भट्टराई समर लभ र साया मलाई तिनताले एकदमै मञ्चको यस्तै अरू पनि पढेको थिएँ राधाहरू होइन तपाईँले देख्नु भएको जीवनको सबैभन्दा ठुलो सपना मैले सबैभन्दा ठुलो सपना भनेको एउटा असल आमा हुनु नै हो म आमा भन्न सकौँ असल आमा भन्न सकौँ मेरो सन्तानहरूलाई राम्रो संस्कार दिन सकौँ शिक्षा दिन सकौँ त्यही नै हो तपाईँ आफूभन्दा बढी प्रेम कसलाई गर्नुहुन्छ मेरो सन्तान मेरो छोराछोरी अबको दस वर्षपछि निलञ्जलाजी कहाँ हुनुहुन्छ कहाँ हुनुहुन्छ आफूले आफूलाई अब दस वर्षपछिको कुरा फ्युचर कसले देखेको छ र भाइ म यहीँ हुन्छु भनेर मैले कसरी भन्नु एकछिन पछाडिको कुरा नै हामीलाई थाहा हुँदैन के हुन्छ भनेर त्यही पनि तपाईँहरूले सामान्य यस्तै नै देख्नुहुन्छ तपाईँहरूकै अगाडि हुन्छु म तपाईँहरूकै वरिपरि हुन्छु कहाँ हुनु यहीँ नै हुन्छु म यस्तै नै हुन्छु एउटा दुइटा कृति निकाल्न सकेछु भने तपाईँ मलाई एक वाक्यमा भनिदिनुहोस् कि तपाईँलाई नारी हुनुमा किन गर्व छ नारी हुनुमा मलाई गर्व किन लाग्छ भने म सृष्टिको एउटा सिर्जना गर्न सक्छु मनपर्ने साहित्यिक विधा मुक्तक जब एक्लै हुनुहुन्छ नि तपाईँ तपाईँ त्यो समय के गर्नुहुन्छ म त्यो समय अनुसार हुन्छ कुन परिवेशमा छु म त्यही गर्छु तपाईँलाई सम्पर्क गर्नको निमित्त कुनै माध्यम Gmail account ID Facebook ID त्यस्तो जिमेलहरू त्यस्तोहरू त केही पनि छैन मेरो सम्पर्क गर्नु नि यही नै हो निलिन्जला भारद्वाज यही नै हो मेरो आइडी सामाजिक सञ्जालमा निलञ्जला भारद्वाज भनेर सर्च गर्नुभयो भने तपाईँलाई भेटाउन सक्नुहुन्छ मलाई लाग्छ धेरै कुरा तपाईँको श्रोताहरूले जान्न खोज्नु भएको यो छोटो संवादमा आयो होला हामी मुक्तकको आनन्द कार्यक्रममा बाँडिरहेका छौँ मुक्तक पनि सुन्दै जाउँ मुक्तक नै सुनौ अलिकति लामैतर्फ जाउँ कि छोटो सुनाउँ कि है यो चुलो यो चौको यी पदेरा र धारा देखाएर यी धर्म यी संस्कार सारा अभिभारा देखाएर यो चुलो यो चौको यी पदेरा र धारा देखाएर यी धर्म यी संस्कार सारा अभिभार देखाएर नरो कप्रिए त्यो सिङ्गो आकाश मलाई नरो कप्रिए त्यो सिङ्गो आकाश मलाई साँगो र तिम्रो अञ्जुलीमा जुन तारा देखाएर साँगो र तिम्रो अञ्जुलीमा जुन तारा देखाएर अर्को मुक्ता यही हुप्ट्याउला गैया बरु कोदो फापर खाउला राडी पाकी ओछ्याउला तानकै कपडा लाउला यही ओप्ट्याउला गैया बरु कोदो फापर खाउला राडी पाकी ओछ्याउला तानकै कपडा लाउला दबाउन खोज्ने विदेशी समूह न जोक्नु बिर हो पुर्खाको इतिहास जोगाए मात्रै नेपाली भन्न पाउला पुर्खाको इतिहास जोगाए मात्रै नेपाली भन्न पाउला केही समय अघि तपाईँसँगको कुराकानीमा मैले तपाईँलाई कार्यक्रममा ल्याउनको लागि जब फोन गरेको थिएँ थोरै भूकम्पको कुरा गर्नुभएको थियो दुःखदायी कुरा गर्नुभएको थियो घर त मेरो सबै लडायो आफू पनि घाइते भएँ भन्दै हुन्थ्यो थोरै त्यो क्षणलाई सम्झिउन मिल्छ भने थोरै बताइदिनुहोस् न भूकम्प गएको थियो नि जब बाह्र गते होइन हजुर हजुर त्यो बेलामा म एउटा मिटिङ गरिरहेको थिएँ मेरो बाहिर र म अलिकति चामल किन थियो अनि चामल खिलाएर एकैछिन टेस्ट गरिरहेको थिएँ घरमै हुनुहुन्थ्यो है म घरमै थिएँ भाइ अनि कस्तो भन्दा हाम्रो ठिक एक बजे मिटिङ थियो हजुर अफिसमा अनि साथीले फोन गर्यो जाने होइन मैले भने म अहिले निस्किन्न मलाई एकदम गाह्रो भयो भर्खर चामल खिलाएर सकेको एक बजीतिर जाऊँ न है भनेर भने अनि हुन्छ भने त्यसपछि भित्र बसिरहेको थिएँ एकदम थाकेर बसिरहेको थिएँ एकैचोटि भूकम्प आयो भाग्न खोजेँ बच्चाहरू पनि सबै घरिमा घरमै थियो शनिबारको दिन थियो सबजना भागिसक्यो अनि म भाग्छु भन्दा अनि मेरो चाहिँ त्यो तराजले खिचेर खुट्टा भाँचिसकेँ बल्ल बल्ल बाहिर निस्केँ होइन निस्केर त्यही पनि अनि त्यस्तै भयो हस्पिटलतिर अर्जेन्ट भयो हस्पिटलतिर बस्यो आयो तिरपाल नपाउने खानेकुराहरू नपाउने सबै कुराहरूको सटेज थियो बच्चाहरू थियो सानो सानो लिएर बस्नुपर्ने अब हाकार थियो पहिला त्यो क्रिस्चियन धर्मावलम्बीहरूले भन्नुहुन्थ्यो नि यसरी आउनेछ थाहै नपाइकन पृथ्वी ध्वस्त हुनेछ ज्वरो आएपछि रिसिटुक्क आउनेछ भन्नुहुन्थ्यो अनि त्यही सम्झेँ मैले सायद पृथ्वी ध्वस्त हुने दिन आज नै रहेछ जस्तो लाग्यो है एकदमै डराइरहेको थियौँ सबैजना म लगायत सबै नै डराइरहेको थियौँ नि देशै डराएको थियो एकदमै देश नै दुखेको थियो त्यो टाइममा के बेला सम्झ्यो भने कहाँले लाग्छ भाइ एकदमै डर लाग्छ पछि बिस्तारै के गयो मैले यो कुरा किन पनि जोडेको हो भने नि साहित्य लेखनमा यी र यस्तै घटनाले ठुलो भूमिका निर्वाह गरेका हुन्छन् छन् त्यो बेला लेख्नुभएका केही रचनाहरू तपाईँसँग अहिले मुक्त मैले त्यो बेलामा केही पनि लेखेन किनभने सबैभन्दा पहिला त लेख्नको लागि त्यो आफ्नो आफ्नो एउटा तरिका हुँदो रहेछ कि भाइ लेख्नको लागि कोही एकदमै वेदनामा भएको बेलामा लेख्न सक्ने कसैले हर्षमा भएको बेलामा लेख्न सक्ने होइन म चाहिँ त्यो हर्षमा भएको बेलामा लेख्ने पनि होइन वेदनामा भएको बेला पनि लेख्ने होइन अलिकति फ्रेस माइन्ड भएको बेलामा चाहिँ मध्यम समय मध्यम समय मतलब कस्तो हुन्छ नि कुन बेला के मुड आउँछ त्यो थाहै हुँदैन त्यो बेला त म एकदमै तनावमै थिएँ नि त होइन त्यो टाइम मैले केही पनि लेखेन खासै लेख्दै लेखेन भन्दा पनि हुन्छ लेखेको पनि खोइ कता गयो थाहा पनि छैन मलाई समस्याको अगाडि अरू केही आएन समस्या मात्रै आइरह्यो हल खोजिरहनु भयो है हजुर अब कसरी बच्चा जोगाउँ कसरी यो दुईवटा बच्चालाई मैले यो ऊबाट निकालौँ टेन्सनबाट निकालौँ त्यस्तो लाग्थ्यो मेरो छोरा यति आत्तिन्थ्यो यति आत्तिन्थ्यो है बाहिर पाल राखेर बसेको हुरी बतास आउँथ्यो त्यो बेलामा पनि भित्र छिर्ने थिएन मलाई त्यो दिनको एउटा सम्झनाले यस्तो ग्लानी बनाउँछ त्यो टाइमको सम्झनाले मेरो बाबु राति सुतिरहेको मसँग होइन घरको तलपट्टि त्यो बाहिरको ब्रान्ड ब्रान्ड आउँछ नि माथिको कौची भन्दा तलपट्टि सुतेको थिएँ चारजना मतलब तिनजना छोराछोरी लिएर म सुतिरहेको थिएँ त्यो टाइममा एकदमै हावाहुरी आएर थियो पालमै जान खोज्ने कि त्रिपालमै जान खोज्ने बाहिर करभन्दा अलि अगाडि थियो त्यस्तो जान हुँदैन जान हुँदैन एकदमै पसिना पसिना भइरहेको थियो तर मैले त्यो टाइममा उसलाई कस्तो मम्मी जम्न जम्न जम्न उठेर गालामा राम्रो एक झापड हान्ने कि है कति यसरी बाहिर जान्छ त बाउलाई भनेर भने मैले होइन ऊ लुपुक्क मेरो काखमा सुत्यो न न मम्मी भन्दै काखमा सुत्यो पसिना पसिना भयो म तत्त हाँसो काटेँ जब कि ऊ डराइरहेको छ मेरो काखमा छ होइन तर मैले उल्टो हिर्काइरहेको छु म कस्तो खालको आमा होला जस्तो लागेर अहिले पनि म त्यो सम्झेँ भने उसलाई गएर अँगालो मार्छु क्या म त्यस्तो लाग्छ त्यो टाइम अघि नै कुराकानीमै पनि भनेको थियौँ त्यो घटनाले त्यस दुखेको थियो धेरैजनासँग यस्ता दुःखदायीहरू कहानी छन् म अझै तपाईँलाई त्यो कहानी कोट्याउन चाहन्न त्यता फर्काउन चाहन्न तपाईँका वेदनाहरूलाई फेरि आँखामा जलजल्ती ल्याउन चाहन्न मुक्तक सुनौँ हामी मैले राख्छु यो छोत्रो जिन्दगी झुटो मुस्कानको सुन लगाउनु छ आज मात्र पुगेन अब ताराले टिपेर शिरमा त्यो सुनको सुन लगाउनु छ आज श्रृङ्गारलाई यो छोटो जिन्दगी झुटो मुस्कानको चुन लगाउनु साध मात्र पुगेन अब ताराले टिपेर शिरमा त्यो चेनको जुन लगाउनु साध सुन्ने सुन्ने जिन्दगीमा छेडभट्टै रमाएर घर पूर्वी होसीमा सुन्ने सुन्ने यो जिन्दगीमा छेडभट्टै रमाएर घर पूर्वी होसीमा सधैँ रुने आफ्नै यो उदास मनलाई ठुलो गुण लगाउनु साझ सधैँ रुने आफ्नै यो मनलाई ठुलो गुण लगाउनु साझ कार्यक्रम मुक्तक माला अनि मुक्तक मालामा निलञ्जला भारद्वजी श्रोता अहिले कुराकानीको क्रममा अनि मुक्तक सुन्ने सुनाउने क्रममा मुक्तक सुनौ अर्को हामी हर्षका छन् वर्षा व्याप्त छन् पीडाको दबाव पढ्न सक्छन् हृदयलाई छोपिरहेको त्यो मुहारहरूको नकाब पढ्न सक्छन् हर्षका छन् वर्षा व्याप्त छन् पीडाको दबाव पढ्न सक्छन् हृदयलाई छोपिरहेको त्यो सुन्दर मुहारहरूको नकाब पढ्न सक्छन् अड्कलमै बाजी मार्छन् नहेरेरै अनुभवका पारसीहरूले अड्कनमै बाजी मार्छन् नहेरिकनै अनुभवका पारसीहरूले चुपचाप बन्दै ओठका इसारा आँखाका भाव पढ्न सक्छन् चुपचाप नै बन्द ओठका इसारा आँखाका भाव पढ्न सक्छन् निकै मिठा निकै चुस्किला निकै फुर्तिला रसिला मुक्तक लेख्नुहुन्छ तपाईँलाई कस्तो विषयवस्तुमा बढी आफ्ना कलम चलाउन मन हुन्छ कुन समयमा बढी लेख्नुहुन्छ लेख्दाखेरि अलिकति मैले सेन्टिमेन्ट खालको लेख्छु भनेर साथीहरूको कमेन्ट आइरहेको हुन्छ खास यो लेख्ने मान्छेहरू त कस्तो भन्दा शब्दको खेती गर्ने नै हुन् भावनाको खेती गर्ने नै हुन् सबैले होइन उपन्यास लेखुन् गजल लेखुन् कविता लेखुन् मुक्तक लेखुन् शेर लेखुन् यो एउटा भावनाको खेती नै हो खासमा चाहिँ होइन तर कस्तो भन्दा आफ्नै भित्रको भन्दा पनि वरिपरिको परिवेश आफूभित्रको परिवेश आफूले जे भोगिरहेका छौँ आफूले जे देखिरहेका छौँ समाजमा जे घटिरहेको छ यही विषयलाई लिएर लेख्ने नहो होइन तर पनि कता कता जसले जे भने पनि भित्र मनमा मान्छेको जे छ नि त्यो चाहिँ बाहिर निस्किरहेको हुन्छ रचनामा देखिरहेको हुन्छ अरू साथीहरूले भन्नुहुन्छ यो हुन पनि सक्छ एक हात होइन तर पनि यो खासमा भन्नुपर्दा चाहिँ एउटा भावना नै हो त्यो मुड अनुसार नै देखिन्छ कस्तो मुडमा आफू छ कस्तो माहौलमा आफू छ त्यो अनुसार नै देखियो यही नै भनेर म भन्न सक्दिनँ नबाल्नु माया फजुलमा रिसिएर जोगी होला हो कल्पनामा डुब्दै बस्ने चाहनाको भोगी होला हो नबाल्नु माया फजुलमा रिसिएर जोगी होला हो कल्पनामा डुब्दै बस्ने चाहनाको भोगी होला हो रम्दै हिँड्ने एकान्तमा गुनगुनाउँदै म जस्तै फेरि रम्दै हिँड्ने एकान्तमा गुनगुनाउँदै म जस्तै फेरि शब्दहरूको खेती गर्ने भावनाको रोगी होलाउ शब्दहरूको खेती गर्ने भावनाको रोगी होलाउ अर्को प्रसङ्गलाई मैले यो जोडेँ हजुर हजुर अर्को मुक्तक यो अलिकति मिलन जलाले खालि सेन्टिमेन्टल मात्र लेख्छ भन्ने कुरा साथीहरूको आएर मैले यसरी लेखेको थिएँ र मेरो श्रीमानलाई पनि सुनाएको थिएँ हाँसिराख्नु भएको थियो यो मुक्तक सुन्दा जाई जुही चमेली ती नाम कति कति मनै भित्र बस्छन् अरे हिँड्दा भित्र जति जाई जुही समिति नाम कति कति मनै भित्र बस्छन् अरे हिँड्दा भित्र जति धन्य प्रभु कलियुगे कृष्ण पाइछु मैले धन्य प्रभु कलियुगे कृष्ण पाइछु मैले पाप पुण्य केले पाएँ हजुर उस्ता पति पाप पुण्य केले पाएँ हजुर उस्ता पति मुक्तक सुनिसकेपछि उहाँको सोझो प्रतिक्रिया चाहिँ के रह्यो भयो केही पनि हाँस्नु <laughs> भयो धेरै भयो क्या लेख्न आउँछ है तिमीलाई भन्नुभयो म यसो सम्झन्छु फेसबुक थिएन भने तपाईँ चुपचाप लेखिरहनुहुन्थ्यो होला है यसरी नै यसरी नै लेख्थेँ होला तर खास त मलाई फेसबुकले नै लेख्न अलिकति आयो पनि भाइ होइन त्यहाँ म लेखेँ राखेँ साथीहरूको साथीहरूको अब क्रिया प्रतिक्रिया आउन थाल्यो अनि कहिलेकाहीँ मेरै गुरु सुनिल अधिकारीले पनि तारिफ गर्नुहुन्छ त्यति बेला मलाई एकदमै गर्व लाग्छ होइन अनि हुनुहुन्छ नि जस्तै छिमेकी दाई विमल झा सौरभ कान्जित बद्री उप्रेती अमृत समीर तेज कार्की मनोज सिलवाल नम्रता उप्रेती शान्ति शर्मा दुर्गा कार्की सुलोचना पन्त दुर्गा तिवारी यस्तै यस्तै थुप्रै मित्रहरू हुनुहुन्छ जसले मलाई सधैँभरि प्रेरणा दिनुहुन्छ हौसला दिनुहुन्छ अगाडि बढ लेख लेख लेख भन्नुहुन्छ उहाँहरूको कुराले पनि मलाई एकदमै लेख्न मन लाग्छ कहिले काहीँ मैले लेखेन भने इनबक्समा आएर मुक्तक छैन आज पनि भन्नुहुन्छ साथीहरूले एकदमै खुसी लाग्छ त्यो बेलामा अनि यसरी पनि उहाँहरूले लेख्न रहनुहुन्छ म लेखिरहन्छु सायद फेसबुक हुन्थेन भने म लेख्थेँ या लेख्ने थिइनँ त्यो मलाई थाहा छैन कति हुनुहुन्छ होला अझै पनि चुपचाप लेखिरहनु हुने हामीसँग हामीसम्म आउन तपाईँलाई यति समय लाग्यो मुक्तक सङ्ग्रह पाठक समक्ष ल्याउन कति समय लाग्ला केही योजना छ तपाईँको अहिले मलाई तुरुन्तै त्यस्तो योजना त बनाइहालेको छैन भाइ मैले पछि के हुन्छ हेर्दै जाऊँ होइन तर पक्कै पनि कुनै दिन ल्याउने तयारीमा चाहिँ छु ल्याउँला यो अलिक पछिको कुरा हो अहिले हतार चाहिँ गरिहालेको छैन मैले यसै विषयलाई लिएर एउटा मतलब सुनाउन चाहेँ साहित्यको रेखा मात्र कोरिएको छ भर्खरै अमिट आकार छैन भाव अनि शब्दका रङ्ग छन् उधारो आफ्नै ढङ्गको श्रृङ्गार छैन साहित्यको रेखा मात्र कोरिएको छ भर्खरै अमित आकार छैन भाव अनि शब्दका रङ्ग उधारो आफ्नै ढङ्गको श्रृङ्गार छैन नै छ कतै सङ्गिनु र मिसिनु छ अझै अनुभवको यात्राभित्र नै छ कतै सङ्गिनु छ मिसिनु छ अनुभवको यात्राभित्र त्यसैले मन त बग्दै थिए नदी सागर भित्र अझै हतार छैन त्यसैले मन्द त बग्दै थिए नदी सागर गीत सधैँ अतार छैन हामीले मुक्तक सुन्दै जाँदा मलाई चाहिँ हतार छ तपाईँको मुक्तक सङ्ग्रह कहिले आउँछ भनेर अर्को मुक्तक हामी सुनौँ फेरि पुनः ती पङ्ख फिजाए उडनिल बन्छन् आफन्त र मेराहरूले तर झन्झन मलाई यता कस्तै छन् बन्द पर्खालका किराहरूले ती पङ्ख फिजाई उडनिल भन्छन् आफन्त र मेराहरूले तर झन्झन मलाई यता कस्तै छन् बन्द पर्खालका किराहरूले साहित्यमा जहाँ जन्मा थियो कसैले त्यही मर्दै थिए बुढी छोरी यता साहित्यमा बरु उता आकाश छुँदै झुन्डे हिजो जन्मिएका बजेराहरूले बरु उता आकाश छुँदै हिजो जन्मिएका बजेराहरूले बडो जोरदार मुक्तक तपाईँको सुन्ने मन त कति थियो हामी कार्यक्रमको अन्त्य अन्त्यतिर हुने आइसकेका छौँ रेडियोमा पहिलोपटक सारी गर्नुभयो आफ्ना मुक्त खराबहरू अब तपाईँका श्रोताहरू समक्ष पनि पुगे कस्तो लागिरहेको छ तपाईँलाई मलाई अत्यन्तै खुसी लागिरहेको छ भाइ यसको लागि तपाईँलाई पनि धन्यवाद तपाईँको जुन एफएम परिवार छ उहाँहरू सम्पूर्णलाई पनि धन्यवाद मैले हिजोको दिनमा एउटा दुर्गम गाउँमा जन्मिएर जहाँ रेडियो सुन्थेँ त्यहाँ मलाई यस्तो लाग्थ्यो यो रेडियोभित्र कत्रा मान्छे हुन्छन् होला फिलिङका कुरा गर्थेँ फिलिङभित्र कस्ता मान्छे हुन्छन् होला मलाई त्यस्तो लाग्थ्यो तर आज म तपाईँको अगाडि बसेर यसरी वाचन गरिरहेको छु श्रोताहरू माझ मेरो आवाज पुगिरहेको छ मुक्त पुगि पुगिरहेको छ यो अवस्थासम्म ल्याइ पुर्याउनको लागि सुनिल सरले धेरै मिहिनेत गर्नुभएको छ धन्यवाद सुनिल अधिकारी सर तपाईँलाई तपाईँको यो गुण म कहिले सुनेर सक्ने छैन म पक्कै पनि सुनिल अधिकारी बन्न कहिले सक्ने छैन मलाई थाहा छ म सुनिल अधिकारी भन्दा हजुर धेरै माथि पुग्न सक्नुहुनेछ तर म सुनिल अधिकारीको एउटा असल शैली भनेर चाहिँ म छु यो चाहिँ म ग्रहण गर्छु रेडियोमा तपाईँले भन्नुभयो जस्तो खतरा मान्छेहरू हुँदैनन् म जस्तै हुन्छन् है म त्यति धेरै खतरा छैन नि त अन्त्यमा तपाईँले यो चाहिँ मुक्तक भन्न मन थियो भनेर राख्नुभएका कुनै मुक्त गरबहरू छन् भने अन्त्यमा सुनौ न अन्त्यमा मैले हिजो मात्रै एउटा कोरेको थिएँ होइन बेलुकी यो राम्रो त छैन त्यही पनि मैले यसलाई राम्रो बनाउने कोसिस गरेँ रित्याएर रहर दिनलाई खण्डर बनाएर बसिदिन्छौ त म के भनौँ तडपाई चटपटाई जलनको घर बनाएर बसिदिन्छौ त म के भनौँ रित्याएर रहर दिनलाई खण्डर बनाएर बसिदिन्छौ त म के भनौँ तडपाई चटपटाई जलनको घर बनाएर बसिदिन्छौ त म के भनौँ यहाँ औँला औँलामा सलाई बोकेर हिँडिरहेछन् मानिसहरू हेर यहाँ औँला औँलामा सलाई बोकेर हिँडिरहेछन् मानिसहरू हेर तिमी आफै जीवनलाई पत्कर बनाएर बसिदिन्छौ त म के भनौँ तिमी आफै जीवनलाई पत्कर बनाएर बसिदिन्छौ त के भनौँ आफ्ना श्रोतालाई आफ्ना पाठकलाई केही छ भन्नलाई जसले मलाई सुनिराख्नु भएको छ तपाईँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु अनि कुनै पनि प्रोग्राममा उपस्थित भएन निलन्जला गमन्डी यस्तो चाहिँ मलाई नगर्नुहोला मेरो रहर भएर मात्र पनि हुँदैन कति मेरा बाध्यताहरू पनि छन् कति अलिकति रहर नभएर पनि होला भिडभाड त्यति मलाई मन नपर्ने भएर पनि हुनसक्छ मेरो केही कामहरूको कारणले हुन पनि सक्छ म तपाईँहरू समक्ष फेरि पनि आउने छु अनि यसरी पनि आउनेछु अनि तपाईँहरूको जमघटमा आउनेछु म पनि त्यसमा सामेल हुनेछु तपाईँहरूसँगै रमाउनेछु हामी सँगसँगै यो साहित्य संसारबाट अगाडि बढ्नेछौँ एउटा मुक्त लेख्दै गजल लेख्दै कथा लेख्दै कविता लेख्दै यसरी नै म पनि तपाईँहरूसित सँगै अगाडि बढ्नेछु कृपया मलाई घमण्डी नभनिदिनु होला मैले यही अनुरोध गर्छु निलञ्जलाजीलाई अब सम्पूर्ण ढोकाहरू साहित्यको मुक्तक मालाले खोलिदिएको छ भन्ने मलाई लागेको छ र सम्पूर्ण तपाईँलाई ज जसले जे जे आरोप लाउनु भएको थियो बसेर त्यो आरोपबाट पनि अब तपाईँ मुक्त हुनुभएको छ मलाई यही आशा लागेको छ यो समय हामीलाई दिनुभयो सुटुक्क चोरेर दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको आगामी मुक्तक लेखन अझ फराकिलो बनोस् अझ विशाल बनोस् कार्यक्रम मुक्तक मालाको धेरै धेरै शुभकामना तपाईँलाई छोड्छौँ अहिलेलाई पनि धन्यवाद भाइ तपाईँ लगायत तपाईँको सम्पूर्ण एफएम परिवारलाई उहाँ हुनुहुन्थ्यो मुक्तकार निलञ्जला भारदोजी हामीसँगको बलाकुसारीमा रहनुभयो कार्यक्रममा निकै मिठो मुक्तक लेख्नुहुन्छ उहाँको मुक्तकिलो यात्रा अझ सुखद बनोस् धेरै धेरै शुभकामना हाम्रो कार्यक्रम मुक्तकमाला तपाईँलाई सुन्दै गर्दा श्रोता तपाईँलाई पनि मुक्तक पठाउनु मन भयो प्रतिक्रिया बाँड्नु मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ त्यस्तै मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउन सक्नुहुन्छ सँगै प्रतिक्रिया पनि राख्न सक्नुहुन्छ तपाईँ कार्यक्रम नियमित सुन्नुहुन्छ अनि सुन्ने चाह हुँदाहुँदै भयो भने नि श्रोता तपाईँले Muktak Mala Chisapani Nepal dot blogspot dot com Ramsharan श्रेष्ठजीको ब्लग त्यो ब्लगमा पनि पाउन सक्नुहुन्छ त्यस्तै गरेर नेपाली अडियो बुक भन्ने एप तपाईँले आफ्नो मोबाइलमा डाउनलोड गरेर पनि हामीलाई त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समीचनका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई पनि सुटुक्क सम्झाउँदै मदन भण्डारी आजलाई भने छोड्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्त